पांच मेगा हार्ट नमस्कार बेलुका साढे सात बजेको साझा खबरमा प्रतीक तामाङको हार्दिक स्वागत छ देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनको साझा खबर WWW dot CIN dot ORG dot एनपीमा पनि सुन्न सकिन्छ साझा खबरमा हामीसँग छन् काङ्ग्रेस सभापति र चिनिया राजदूत बीच भेटवार्ता आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले चार पटक को गर्न खोजेको डाक्टर बाबुराम भट्टराईको आरोप अबको चुनावमा काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने देउवाको दावी हाउने मङ्सिरमा पनि संविधान सभाको चुनाव गर्न गाह्रो हुने एमाले वरिष्ठ नेताको भनाई यसपटक पनि त्यस्तै किसिमको कुनै मचाउने त होइन भनेर पनि मान्छेको मनमा आशंका बढ्न देखिन्छ मुगोको सरकारी विद्यालयमा दुई महिनापछि पाठ्य पुस्तक वितरण युवाहरू विदेश लागेपछि लमजुङका गाउँहरूमा दैनिक काम गर्ने समस्या निगालो काट्ने बेला हुन्छ त्यहाँ जाने मान्छे छैन माघमा दाउरा काट्ने चलन छ दाउरा मार्ने चलन छ वर्षभरिको लागि त्यहाँ छैन युवकहरू र पाकिस्तानी पूर्व राष्ट्रपति मुसरफ पक्राउ लगायतका अरू खबरहरू पनि नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कार्यक्रममा मनोकामना सुन चाँदी पसल खुले सिमल बजार मोबाइल अन्ठानब्बे चार पचास उनानब्बे दुई सय सोह्र संविधान सभा चुनाव कहिले हुन्छ टुङ्गो लाग्न सकिरहेको छैन तैपनि दलका नेताहरू भने आफ्नो दलको पक्षमा जनलहर आएको र एक नम्बरको पार्टी हुने दावी गर्ने होडबाजीमा लागिसकेका छन् जुनसुकै दल एक नम्बरमा परे पनि मुलुकलाई निकास दिने खालको मुद्दा र दृष्टिकोण नभएमा त्यसको कुनै अर्थ छैन नागरिकले चाहेको पनि यही नै हो साझा खबरमा अब मुख्य खबर लील प्रकाश चन्दबाट एकीकृत माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति डाक्टर रामवरण यादव यादवले चार पटक कु गर्न खोजेको आरोप लगाउनु भएको छ आफ्नो निवास नेपाल ललितपुरमा केही पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफ्नो पार्टी र तत्कालीन सरकारले प्रतिवाद गरेका कारण त्यो सम्भव नभएको दावी गर्नुभयो जेठ चौधमा संविधानसभा विघटन लगत्तै सरकारले निर्वाचन सम्बन्धी अध्यादेश पठाएको बेला साउन सात गते र मङ्सिर सात गते निर्वाचन हुन नसकेपछि राष्ट्रपति यादवले कुको प्रयास गरेको भट्टराईको दावी छ अर्को एक प्रसङ्गमा विधानसभा निर्वाचन छिटो भए राष्ट्रपतिको निर्वाचन हुने भएकोले यादव आफै ढिलाइ गर्ने पक्षमा भएको टिप्पणी गर्दै संविधान सभाको निर्वाचन ढिलाइ हुनुमा राष्ट्रपतिको पनि हात रहेको आरोप भट्टराईले लगाउनुभयो प्रेस चौतारी नेपालले आज राजधानीमा गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सबैभन्दा पहिले चुनावको विपक्षमा रहेका सबै दलहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनु पर्ने बताउनु भएको छ उच्चस्तरीय राजनीतिक समितिमा नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई पनि सहभागी बनाउनु पर्ने भन्दै नेता नेपालले एकीकृत माओवादीलाई अझै पनि विश्वास गर्ने आधारहरू नभएको टिप्पणी गर्नुभयो समयमा दुई हजार चौसठी सालमा चुनावलाई पटक पटक सार्दै सार्दै सार्दै टार्दै टार्दै लाने काम नेकपा माओवादी पार्टीबाट हुन गएको हुनाले कतै त्यो एकीकृत नेकपा माओवादीले पनि यसपटक पनि त्यस्तै किसिमको कुनै वितन्डा मचाउने त होइन भनेर पनि मान्छेको मनमा आशंका बढ्न रहेको देखिन्छ मुलुकको वर्तमान संक्रमणकाल अन्त्यका लागि सबै मिलेर चुनावमा जानुको कुनै पनि विकल्प नभएको नेता नेपालको भनाइ छ नेपाली कंग्रेस सभापति सुशील कोइराला र नेपालका लागि चिनिया राजदूत उ ऊ बीच समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको छ कोइराला निवास महाराजगंजमा आज भएको भेटमा राजदूत चुन्ताईले नेपालमा चलिरहेको स्वतन्त्र तिब्बत अभियानको बारेमा चासो राख्नु भएको कोइरालाको निजी सचिवालयले जनाएको छ मुलुकको राजनीतिक परिवेशको बारेमा भएको छलफलमा राजदूत चुन्ताईले निकासका लागि सहयोग गर्न चीन सकारात्मक भएकोमा जोड़ दिनुभएको थियो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले नौलपरासीमा भएको महासमिति भेलापछि आफ्नो पार्टीप्रति जनविश्वास बढेको दावी गर्नुभएको छ आज सर्लाहीको लालबन्दीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता देउबाले अघिल्ला गल्ती कमजोरी सच्याएर सबैलाई समेट्दै अघि बढ्ने प्रस्ताव पारित गरेकोले काङ्ग्रेसप्रति फेरि जनताको विश्वास बढेको दावी गर्नुभएको सर्लाहीका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् यसैबीच कंग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधानसभाको निर्वाचन गराउन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधान न्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ राजविराजमा आज भएको एक कार्यक्रममा युवा नेता थापाले संविधान सभाको निर्वाचन सम्पन्न गराउन अन्तरिम मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिए असन्तुष्ट दलहरूको समस्या केही हदसम्म समाधान हुने दावी गर्नुभयो सर्लाहीको हरिवनमा आजै आयोजित पत्रकार सम्मेलनमा एकीकृत माओवादी मधेस ब्युरो इन्चार्ज हरिबोल गजुरेलले मधेसी र जनजाति दलहरूसँग तालमेल गरेर भए पनि आगामी संविधान सभा चुनावमा आफ्नो दलले दुई तिहाई मत ल्याउने दावी गर्नुभएको छ पार्टीको समानान्तर जिल्ला कमिटी गठन गर्नेहरूलाई केही दिनभित्रै सहमतिमा ल्याउने दावी पनि गजुरेलले गर्नुभएको छ चैत्र शुक्ल नवमीका दिन भगवान श्री रामको सम्झनामा मनाइने रामनवमी पर्व आज देशभरि पूजा आराधना गरी मनाइँदैछ त्रेता युगमा आजकै दिन अयोध्यामा भगवान श्री रामको जन्म भएको सम्झनामा आजका दिन व्रत बसेर रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास गरिन्छ आज मुलुकभरका राम मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ सरकारले आज सार्वजनिक विदा पनि दिएको छ देशभरमा भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम आजदेखि सुरु भएको छ स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मकालाई जुकाको औषधि आज र भोलि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ करिब सैतिस लाख बालबालिकालाई सबै भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य बाल स्वास्थ्य महाशाखाले लिएको छ नेपाली कंग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज आफ्नो त्रिचालिसौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ स्थापना दिवसको अवसरमा आज नेवी संघले जातीयता होइन आत्मीयता खोजौं साम्प्रदायिकता होइन राष्ट्रियता रोजौं विषय कला कार्यशाला गोष्ठीको आयोजना काठमाडौँमा गरेको छ कार्यक्रममा बोल्दै कंग्रेस नेता डाक्टर प्रकाश शरण महतले नेपालको शासन पद्धतिको बारेमा दलहरूको बीचमा कुरा नमिल्दा राष्ट्रियता खतरामा परेको बताउनुभयो नेपालको दुर्भाग्य हो कि आजका दिनसम्म पनि पूर्ण रूपमा नेपालको शासन पद्धति सञ्चालन गर्ने कुरा आउँदा लोकतान्त्रिक पद्धति नै यो देशको राजनीतिक सञ्चालनको लागि देश सञ्चालनको लागि उपयुक्त पद्धति हो भन्ने कुरामा आजका दिनसम्म पनि आम सहमति हुन नसक्दा नेपाल कमजोर भएको जननायक बिपी कोइराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सक्रियतामा दुई हजार सत्ताइस साल वैशाख छ गते निवेशनको स्थापना भएको थियो अब विदेश हिजो अदालतबाट फरार भएका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशरफ पक्राउ पर्नु भएको छ इस्लामाबाद नजिकैको आफ्नो निवासबाट पक्राउ पर्नुभएका मुशरफलाई प्रहरीले स्थानीय अदालतमा पेश गरेको छ अदालतले दुई दिन घरमै राखेर रा आतंकवाद सम्बन्धी मुद्दा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको बीबीसीले जनाएको छ हिजो उहाँ इस्लामाबादको उच्च न्यायालयबाट फरार हुनुभएको थियो आफ्नो आफ्नो शासनकालमा रहँदा सर्वोच्च अदालतका न्यायाधीशलाई गैर कानुनी तरिकाले थुनामा राखेको मुद्दामा अदालतले गर्दै मुशरफलाई पक्रन आदेश दिएको थियो प्रकाश चन्द प्रमुख खबर सुनाउँदै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनिया राष्ट्रपति सी जिन फिङसँगको आफ्नो भेटले नेपाल चीन बीचको सम्बन्धमा नयाँ अध्याय थपेको बताउनु भएको छ चीन भ्रमणमा रहनुभएका प्रचण्डले चीन र भारत मिलेर नेपालको जलविद्युतमा लगानी गर्न समेत चिनिया राष्ट्रपतिसँग आग्रह गरेको खुलासा गर्नुभएको छ चिनिया राष्ट्रपतिसँगको भेटपछि चिनिया पत्रिका ग्लोबल टाइम्सलाई अन्तर्वाद दिँदै प्रचण्डले चिनिया राष्ट्रपतिसँगको भेटमा आफूले नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएको र नेपालमा चिनिया लगानी बढाउन आग्रह गरेको पनि जानकारी दिनुभयो प्रचण्डले नेपालको ठूला जलविद्युत तथा सड़क परियोजनामा चीन र भारतले संयुक्त लगानी गरेर सहकार्य गर्दै नेपालको समृद्धिका लागि सहयोग गर्न सक्ने अन्तर्वार्तामा उल्लेख गर्नु भएको छ तपाईँ अहिले साझा खबर सुन्दै हुनुहुन्छ अबको संविधान सभामा दलित समुदायको प्रतिनिधित्व कस्तो होला चासो र चिन्ता रेडियो कुराकानीसँगै मुलुक मुगुको सरकारी विद्यालयमा दुई महिनापछि पाठ्य पुस्तक वितरण युवाहरू विदेश लागेपछि लमजुङका गाउँहरूमा दैनिक काम गर्ने समस्या लगायतका अरू खबरहरू पनि बाँकी नै छन् रेडियो सुन्दै गर्नुहोला आथा अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिले पनि उज्यालोमा बस्न पाइने भएन होइन लोड सेडिङको कुनै विकल्प छैन किन हैरान हुन्छौ र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर खुल्दैलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Vikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोठी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकात्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिन भरी को घाम रात भरी को काम रात भरी को काम रेडियो तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर सहित दीपक आचार्य गस्तीमा गएको वन कार्यालयको टोलीमाथि महोत्तरीको माइस्थान आठको पोखरी चौरी जङ्गलमा आज दिउँसो काठ तस्करहरूले आक्रमण गरेका छन् तस्कर समूहको आक्रमणमा परि इलाका वन कार्यालय माइस्थानका सशस्त्र वनरक्षक नन्दकिशोर सिंह घाइते हुनुभएको छ तस्कर समूहले वन कार्यालयको टोलीमाथि ढुङ्गा मुढाले जथाभावी आक्रमण गर्न थालेपछि आफूहरूले चार रा चार राउन्ड हवाई फायर गरेर ज्यान जोगाएको इलाका वन कार्यालय माइस्थानका सहायक वन अधिकृत चण्डेश्वर यादवले जानकारी दिनुभयो उनीहरूले ढुङ्गामुढा गर्दा वन कार्यालयको गाडीमा पनि क्षति पुगेको रेडियो दर्पण महोत्तरीले खबर पठाएको छ नवलपरासीको देउराली गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ यो सँगै नवलपरासीमा खुल्ला दिशामुक्त घोषणा हुने गाविसको संख्या बाह्र पुगेको छ गाविसको झण्डै सत्ताइस सय घरधुरीले शौचालय बनाएर प्रयोगमा ल्याएको र सरसफाइमा पनि सुधार भएकाले देउराली गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको खबर रेडियो परासी नवलपरासीले पठाएको छ शैक्षिक सत्र सुरु भएको दुई महिनापछि बल्ल आज मुगुमा साझा प्रकाशनले जिल्लाका सरकारी विद्यालयहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ माघको पहिलो साताबाट बेला बेलामा भएको हिमपातका कारण समयमै पाठ्यपुस्तक ढुवानी हुन नसकेकाले दुई महिना ढिलो गरी पुस्तक वितरण गर्नु परेको साझा प्रकाशन डिपो मुगुले जनाएको छ थप विवरणसहित रेडियो मुगुका सुमन मल्ल फागुन एक गतेदेखि शैक्षिक सत्र सुरु भए पनि समयमै पुस्तक नपुग्दा जिल्लाभरि रहेका एक सय छत्तिस सरकारी विद्यालयहरूको पठन पाठन कार्य प्रभावित भएको थियो समयमा नै पाठ्य पुस्तक नपुगेपछि कतिपय विद्यालयहरूले पुराना पाठ्य पुस्तकले काम चलाए भने कतिपय विद्यालयको पठन पाठनको काम पुरै प्रभावित भएको थियो अहिले तत्काल सदरमुकाम आसपासका विद्यालयहरूले पुस्तक पाए पनि सदरमुकाम बाहिरका विद्यालयहरूले भने भौगोलिक विकटताका कारण पुस्तक पाउन हप्ता दिन लाग्ने देखिएको छ पाठ्य पुस्तकका लागि जिल्ला शिक्षा कार्यालय मुगुले विद्यालयहरूको खातामा रकम पठाए पनि रकम अपुग भएको विद्यालयले जनाएका छन् जिल्लाभरिका तेह्र हजार विद्यार्थीका लागि मन्त्रालयबाट आएको तीस लाख साठी हजार रकम विद्यालयलाई दिइसकेको र नपुग भएको तीन लाख चालिस हजार रकम आएपछि नपुग भएका सम्बन्धित विद्यालयलाई दिइने जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो अहिले जिल्लाभरिका विद्यालयका लागि चौतिस लाख बराबरको चौरासी थान पाठ्य जिल्लामा पुगेको छ सुमन मल्ल सिआइएन रेडियो मुगु गमगढी बजाङ जिल्लाका उत्तरी भेगका बासिन्दाहरूको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको यार्सा गुम्बा टिप्न हिमाली क्षेत्रमा जानेहरूको घुइँचो लाग्न थालेको छ हिमालमा तीन महिनासम्म सङ्कलन गरेको यार्साबाट छोटो समयमा लाखौँ आम्दानी हुने भएपछि अहिले जिल्ला तथा जिल्ला बाहिरका मानिसहरू हिमालतिर जान थालेका छन् चैतको अन्तिम सातादेखि वैशाखको आधासम्म जिल्लाका काडा सुरमा दौली चौर दह बगर लगायतका स्थानबाट महिला तथा पुरुषहरू सुरमा सरोवर क्षेत्र र साइपाल हिमालको छेउछाउमा जाने गर्दछन् यो सिजनमा जिल्लाका उत्तरी भेगका बासिन्दाहरू विद्यालय बन्द गरेर समेत विद्यार्थीहरूलाई साथमा लिएर अभिभावकहरू एर्सा गुम्बा टिप्न लेकतिर लाग्ने गरेको दौली चौरका स्थानीय बासिन्दा टोपबहादुर बोहराले जानकारी दिनुभयो पोहोर यार्सा गुम्बाबाट करिब पैँतिस लाख राजस्व सङ्कलन भएको जिल्ला वन कार्यालय बजाङले जनाएको छ सेती एफएम बजाङले खबर पठाएको छ रोल्पा जिल्लाको तेवाङ गाविसमा पालिएका पशुपन्छीमा भ्यागुते रोगको लक्षण देखा परेपछि किसानहरू चिन्तित बनेका छन् केही समय पहिले जिल्लाको गुम्चाल गाविसमा करिब भन्दा बढी पशु चौपाईहरूमा भ्यागुते रोगका लक्षणहरू फेला परेको थियो रोग लागेका पशु चौपाईहरूमा र्याल काट्ने मुन्टो बटारिने घाँसपात नखाने जस्ता लक्षण देखा परेको किसानहरूको भनाइ छ रोगको उपचारका लागि जिल्ला पशु सेवा कार्यालय रोल्पाले खोप तथा अन्य उपचारको अभियान समेत चलाएको रेडियो जलजला रोल्पाले खबर पठाएको छ र बैतडीको पुर्सौडी क्षेत्रमा पर्ने भटना गाविसका युवाहरू मदिरा नियन्त्रणमा जुटेका छन् यही वैशाख एक गतेदेखि गठन गरिएको समितिले आज भटना गाविस ओडा नम्बर तीन र चारमा र्याली समेत निकालेको छ मदिराको कारोबारबाट महिला तथा बालबालिकाहरू बढी प्रभावित हुने भएकाले यो अभियान थालिएको संस्थालाई उद्धित गर्दै रेडियो सौगात बैतडीले खबर पठाएको छ खबर सुनाउँदै हुनुहुन्थ्यो दीपक आचार्य आज नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपियाँ बढेको छ आज तोलाको पचास हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ तेजाबी सुन तोलाको उनान्चास हजार सात सय बाहन्न रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो सोमबार र मंगलबार दुई दिनमा छ हजार तीन सय रुपियाँ घटेको थियो सुनको भावमा एक्कासी भारी गिरावट आएपछि बिहिबार सुन पसलमा गरगहना खरिद गर्न सर्वसाधारण उपभोक्ताको ठूलो भीड़ लागेको थियो व्यवसायहरूले नयाँ गहनाको अर्डर लिन र काँचो सुन बेच्न नसके पनि पुराना गहनाहरू बेचिरहेको बताएका छन् क्रिकेट टोली बनाउने प्रक्रियामा नेपाली सेना पनि अगाडि बढेको छ महिना दिनभित्र सेनाले क्रिकेट टोली बनाउने तयारी गर्दैछ यसै वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्ने उद्देश्य आर्मीको रहेको छ एक महिनाभित्र सेनाको क्रिकेट टोली तयार हुन्छ अहिले हामी ब्यारेकभित्रैबाट खेलाडी लिन्छौ सेनाका सेनानी प्रमुख सेनानी रविन्द्र खत्रीले भन्नुभएको छ हाम्रो क्रिकेट टोली निर्माण प्रक्रियामै चरणमै रहेको छ क्रिकेट टोली बनाउने सेना तेस्रो विभागीय टोली बन्नेछ तीन वर्ष यता सशस्त्र प्रहरी क्रिकेटमा छ यस वर्ष एक दिवसीय र ट्वेन्टी ट्वेन्टी दुवै राष्ट्रिय प्रतियोगिता सशस्त्रले जितेको थियो नेपाल पुलिसले गएको वर्ष टोली बनाए पनि निरन्तरता दिन भने सकेको छैन साझा खबरमा अब दलित समुदायको समानुपातिक प्रतिनिधित्वको प्रसङ्ग अबको संविधान सभा सदस्य संख्या चार सय एकानब्बे भन्दा नबढाउने गरी मुख्य दलहरूले प्रस्ताव गरेपछि महिला आदिवासी समुदायले पञ्चानब्बे जनाको संख्या घट्ने भन्दै विरोध गरिरहेका छन् यो सहमतिले पहिलो संविधान सभामा आठ प्रतिशतको संख्यामा रहेका दलित प्रतिनिधिहरू पनि करिब छ प्रतिशतमा खुम्चने भएको छ सरकारले यसै हप्ता समानुपातिक प्रतिनिधित्व सहितका विषयमा टुङ्गो लगाउने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको छ तर दलित अधिकार कर्मीहरूले विरोध र समर्थन गरेका छैनन् यसै विषयमा साथी सविता विश्वकर्माले अधिवक्ता एवं अनुसन्धानकर्ता एम बहादुर किसानसँग कुराकानी गर्नु छ दलितलाई समानुपातिक तेह्र प्रतिशत चाहिँ त्यो नैसर्गिक अधिकारै हो त्यो दिनै पर्छ हरेक हिसाबमा पछि पर्या हुनाले क्षतिपूर्ति स्वरूप दस प्रतिशत थपेर तेइस प्रतिशत दिनुपर्छ भन्ने दलित समुदायको सामूहिक माग हो जनसङ्ख्याकै आधारमा तेह्र प्रतिशत माग किन भइरहेछ त्यो समानुपातिकले मात्रै पनि पुग्दैन कोही धेरै अगाडि गएको कोही धेरै पछाडि रहेको अवस्थामा समानुपातिक दिँदाखेरि त्यो ग्याप चाहिँ सधैँ रहिरहन्छ भन्ने अर्थमा अब त्यो ग्याप छिटो मेटाउने र अरू अरू समुदाय सरह छिटो बनाउनको लागि फेरि फास्ट ट्र्याक सिस्टमबाट जानुपर्छ र त्यो भनेको एउटा समानुपातिक मिनिमम र दोस्रो त्योभन्दा थपेर विशेष अधिकारको रूपमा क्षतिपूर्तिको अधिकारको रूपमा सातदेखि दस प्रतिशतसम्म थप्नुपर्छ भन्ने छ संविधान सभामा दलित समुदायको प्रतिनिधित्व बढ्ने बित्तिकै दलित मैत्री संविधान बन्न सक्छ भन्ने के ग्यारेन्टी छ त्यसको ग्यारेन्टी गर्न सकिँदैन होइन तर दलित चाहिँ समानुपातिक त्यो अधिकारै हो त्यो पुग्नै पर्छ र त्योभन्दा क्षतिपूर्तिको रूपमा थपिएर पनि पुग्नुपर्छ भन्ने कुरा हो सबै सभासदको सहयोग लिनु राजनीतिक दलहरू सकारात्मक हुनु उनले आफ्नो सभासदलाई भन्नु पर्यो होइन सरकारले पनि अब यो हप्ताभित्रैमा अध्यादेश लिएर आउने तयारी गरिरहेको छ अध्यादेशमा खास प्रतिनिधित्वको सवालमा के के कुराको व्यवस्था राम्रोसँग हुनुपर्ने भयो प्रत्यक्ष र समानुपातिक बराबरी गराउने भन्ने जुन अध्यादेशबाट ल्याउनु खोजिया छ अब त्यो हुनु भएन प्रत्यक्ष भन्दा समानुपातिकको सोह्र प्रतिशत बढी थियो त्यो सोह्र प्रतिशत अहिले पनि समानुपातिक भन्दा बढी हुनै पर्यो र त्यो संख्या छ सय एकै पुग्छ भने पनि पुगोस् होइन तर समानुपातिकको प्रतिशत घटाउनु भएन हिजोको संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ दलितको लागि यति प्रतिशत उठाउनु पर्ने भन्ने कानुनी व्यवस्था भएन जसले गर्दाखेरि ठुला दल दलहरूले कम संख्या उठाए र जिताउन सकेनन् अब चाहिँ प्रत्यक्षतर्फ पनि सकेसम्म समानुपातिकै उम्मेद्वार दिनै पर्ने भन्ने कानुनी व्यवस्था हुनु पर्यो होइन भने पनि कम्तीमा दस प्रतिशत उम्मेद्वार गराउनै पर्ने भन्ने बाध्यात्मक ढङ्गले प्रत्यक्ष उम्मेद्वार गराउनै पर्ने भन्ने व्यवस्था हुन सक्यो भने केही जित्ने सम्भावना देखिन्छ तेस्रो कुरा तिस प्रतिशत भन्दा कम उम्मेद्वार सूचीकृत गर्नेले दलितहरूको समेत समावेशी गर्न नपर्ने भनेर जुन कानुनी व्यवस्थाको थ्रेसोल राखिया छ संविधान सभा निर्वाचन के अरे सदस्य निर्वाचन दुई हजार चौसठीको दफा सात चौध शब्दमा त्यसलाई चाहिँ हटाउनु पर्यो अथवा त्यसलाई घटाएर पाँच प्रतिशत राख्न पर्यो चौथो कुरा जसरी महिलाको निम्ति एक तिहाई संविधान सभामा पुर्याउनै पर्ने भन्ने जुन कानुनी बाध्यता थियो दलित समुदायको लागि पनि महिलाको जस्तै कम्तीमा तेह्र प्रतिशत अथवा कम्तीमा दस प्रतिशत कम्तीमा बाह्र प्रतिशत संविधान सभामा पुर्याउनै पर्ने भन्ने भइसकेपछि दलहरू प्रत्यक्ष निर्वाचनमा पनि जिताउन लाग्छन् होइन भने फेरि समानुपातिबाट फुलफिल गर्छन् र दलितको इन्स्योर हुन्छ यति बेला राज्यको र राजनीतिक दलका नेताहरूको भूमिका चाहिँ कस्तो हुनु गर्नुपर्छ अहिलेको जुन सरकार बनाएको छ त्यो दलित मैत्री सरकार छैन र उनीहरू मार्फत दलितको हितमा कुनै नयाँ थप कानुन व्यवस्था बन्छ भन्ने चाहिँ मलाई लाग्दैन राजनीतिक दलहरूको जुन संयन्त्र छ त्यो संयन्त्रले फेरि गर्न सक्छ होइन त्यो दलीय संयन्त्रलाई अब दलितमुखी कसरी बनाउने भनेर त्यो त्यसलाई बनाउने कोसिस गर्न सकिन्छ र त्यो दलीय संयन्त्र मार्फत र राजनीतिक दलहरूले ऐन संशोधनमा र अध्यादेश निर्माण गर्ने बेलामा भूमिका खेल्न सक्छन् अब दलित समुदायका नेताहरू एकै ठाउँमा बस्ने छलफल गर्ने र अब आगामी संविधान सभा निर्वाचन दलित समुदायको प्रति कसरी बढाउने भन्ने बारेमा छलफल गर्नुपर्ने र तयारी गरेर जानुपर्ने देखिन्छ होइन भने के खालको खतरा देखिन्छ अब होइन खतरा त देखिसक्यो किनभने अब हप्ता दस दिनमा छ ऐन संशोधन भएर अध्यादेश आउँदैछ होइन दलित मैत्री अध्यादेश आउनको लागि छ सात दिन दस दिनभित्र नै सबै तयारी गरिसक्नु पर्ने के गर्ने गरिसक्नु पर्ने हुन्छ यदि भएन भने कर्मचारीहरूले आफ्नो ढङ्गले ड्राफ्ट गरिराखेका छन् विभिन्न दलबाट जो जो व्यक्तिहरू त्यो काममा लागेका छन् न त्यहाँ कुनै दलित छ त्यो नभएको अवस्थामा दलित समुदायको पक्षमा विषयमा के पनि बन्नेवाला छैन अधिवक्ता एवं अनुसन्धानकर्ता एवं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 पाँच साठी शून्य सत्ताइस मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न तिन सय सत्तालिस प्रोप्राइटर शमशेर घामल्य मणिरत्न घामल्य होइन गुरु तपाईँ टाढी चोक आएपछि गाडी झ्याप्प रोक्नुहुन्छ किन हो म किनमेल गरेर आउँछु गाडी कुरेर बसै कान्छ ओहो गुरु केटाकेटीलाई स्कुलको जुत्ता हजुरलाई पार्टी सुज अनि यो लेडिज ब्याग चाहिँ कसलाई हो यो ब्याग चाहिँ तेरी भाउजूलाई कान्छ यी रेडिमेड सर्ट पनि छ लगा त हिरो जस्तो देखिन्छस् होइन यी सम्पूर्ण सामान एकै ठाउँबाट कहाँबाट ल्याउनु भयो गुरु उ त पसल देखिनेस् कान्छ मनकावना फेन्सी स्टोर त्यहीबाट हो हजुर हामी कहाँ बोर्डिङ स्कुलका जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा Sky shoes BF Deer Hill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 एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँछ रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य पाँच साठी तिन एक चालीस हो रेडियो अर्पण सदैव साथमा थुप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि चुनाव तालमेल गर्ने विषयमा काङ्ग्रेस नेताहरूकै फरक फरक मत प्रतिस्पर्धी दलसँग तालमेल नगर्ने देउबाको भनाई लोकतान्त्रिक शक्तिसँग चुनावमा सहकारी गर्नुपर्ने पौडेलको जोड वैद्य र उपेन्द्र यादवलाई सहमतिमा ल्याएर मात्रै चुनावको मिति तोक्नुपर्ने एमाले नेता नेपालको भनी निर्वाचनको मिति नतोकेको भन्दै सरकारसँग एकीकृत नेकपा माओवादी रुष्ट लगानी मैत्री वातावरण बनाउन प्रचण्डलाई चिनिया व्यवसायीको सुझाव मेलम्चीबाट खानेपानी आउनेमा निराशामा छन् काठमाडौँवासी गिरफ्तार गरिएका पाकिस्तानी पूर्व सैन्य सैन्य प्रशासक मुसरफ पूर्व सैन्य शासक मुसरफ प्रहरी मुख्यालयमा बन्दी अमेरिकाको बोस्टनमा विस्फोट गराउने एक संदिग्ध व्यक्ति प्रहरी कारवाहीमा मारिए र खेल शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद शिक्षक कोर्स सञ्चालन भारतमा जारी आइप क्रिकेटमा अहिले हैदराबाद र पन्जाब भेट्दै ओपन क्यास स्टाइल यो दिने हामी सबै नै स्टाइलमा पैसा गर्ने अब नै सबै छन् सँगै एसएमएस आउने सबै गर्न थाले open cash open cash style सबैलाई भन्दै दिँदैछ सात हजारदेखि लाखौँ जित्ने मौका त्यो पनि Bajaj happy open cash style हुनेछन् नमस्कार नेपाल बाढी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा धीरज र जीवनको स्वागत छ देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र इन्टरनेटमा नेपाल बाढी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा आगामी संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा काङ्ग्रेसका शीर्ष नेताहरूको मत बाँधिएको छ हिजो राजधानीकै एक कार्यक्रममा कोहीसँग तालमेल नगर्ने बताउन भ्याउनु भएका वरिष्ठ नेता शेरबहादुर देउबाले आज सरलाई पुगेर पनि प्रतिस्पर्धीसँग तालमेल नहुने जिकिर गर्नुभएको छ तर तनहु पुग्नुभएका उपसभापति रामचन्द्र पौडेलले भने निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग सहकार्य हुने दावी गर्नुभयो तनहुमा पत्रकारहरूसँग कुरा गर्दै आगामी निर्वाचनमा एमाले लगायतका लोकतान्त्रिक शक्तिसँग सहकार्य हुने बताउनुभयो उहाँले संविधान लेखनका लागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले शक्ति बीचको सहकार्य र तालमेल आवश्यक रहेकोमा एउटा लोकतान्त्रिक शक्तिमा केही न केही संवैधानिक भएर जानु आवश्यक छ ताकि मुलुकको जाने भविष्यको लागि पनि लोकतान्त्रिक शक्तिको बिचमा एउटा संवैधानिक चाहिँ बन्न सक्छ तर चाहिँ नि इलेक्ट्रोरल चाहिने यो तालमेल कुरा चाहिने एकीकृत माओवादी र मधेसी मोर्चाको पनि चुनावी गठजोड गठजोड हुन्छ भन्ने मलाई पनि लाग्दैन अहिलेसम्म त्यो कुरा उहाँहरू पुगेका देखिया छैन छैन उनीहरूको इन्ट्रेस्ट मिल्नेवाला छैन एकातिर मिला अर्कोतिर मिल्दैन अर्कोतिर मिला अर्कोतिर मिल्दैन आगामी निर्वाचनमा सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देवबार आफू प्रत्यक्ष तर्फबाट चुनावमा उठ्ने जानकारी दिँदै पौडेलले त्यसले देशभर काङ्ग्रेसको पक्षमा चुनावी माहौल निर्माण हुने दावी गर्नुभयो नेपाली काङ्ग्रेसले निर्वाचनलाई जीवन मरणको रूपमा लिइएकाले चुनाव जित्नका लागि लोकतान्त्रिक दलहरूको गठबन्धन आवश्यक रहेकोमा जोड दिनुभयो तर सर्लाहीको लालबन्दीमा पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउबाले आगामी निर्वाचनमा प्रतिस्पर्धीहरूसँग तालमेल नहुने बताउनु भएको छ उहाँले चुनावमा प्रमुख दलहरू बीच नै प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धीसँग नै तालमेलको सम्भावना नरहेको जिकिर गर्नुभयो देउबाले संविधान सभा चुनावको मिति चुनावको तीन महिना अघि मात्रै घोषणा हुने पनि बताउनु भएको छ चुनावको मिति तोक्न हतार नभएको भन्दै नेता देउबाले तत्काल मिति घोषणा गर्दा झन अवरोध आउने तर्क गर्नुभयो मङ्सिरमा चुनाव हुने निश्चित भएको उहाँको भनाइ छ अरू पार्टीहरू चुनाव भाग लिने कुरा मलाई हामीलाई विश्वास छ विजय सबै पार्टीहरू वैद्य ग्रुप पार्टी पार्टी माओवादी उपेन्द्र यादव लगायतका सबै पार्टीहरू अन्तत चुनाव भाग लिँदैछ धेरै इस्युहरू उठेका छन् जनजातिहरू उठाएका छन् देउबाले अहिले आन्दोलनमा रहेका दल नेकपा माओवादी मधेसी जनअधिकार फोरम नेपाल लगायत पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई सहमतिमा नल्याई चुनाव हुन नसक्ने बताउनु भएको छ निर्वाचनमा सबै दललाई सहभागी गराउनु पर्नेमा जोड दिँदै उहाँले विरोधमा रहेका दलहरूको माग सम्बोधन नगरी निर्वाचन गर्न नहुने पनि बताउनु प्रेस चौतारीको काठमाडौँ शाखाले गरेको कार्यक्रममा नेता नेपालले मोहन वैद्य नेतृत्वको माओवादी र उपेन्द्र यादव नेतृत्वको फोरमलाई उच्च स्तरीय राजनीति समितिमा राखेर भए पनि निर्वाचनमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो कुनै दलले पनि निर्वाचनको विरोध गर्ने अवस्था राख्न नहुने उहाँको भनाइ छ एकीकृत माओवादीले गर्दा असार सात गतिभित्र चुनाव हुन नसकेको भन्दै नेता नेपालले मक्सिरमा भने तत्मा पनि चुनाव हुने जिकिर भयो अबको निर्वाचनमा जिते संविधान नै नबन्ने खतरा रहेको उहाँले औल्याउनु भयो साताव्यापी चीन भ्रमणमा रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनिया व्यवसायीसँग नेपालको विकासका विषयमा छलफल गर्नुभएको छ भ्रमणकै क्रममा चिनिया आर्थिक सहर सेन्जेन पुग्नुभएका प्रचण्डले स्थानीय व्यवसायीसँग नेपालको विकासका विषयमा छलफल गर्नुभएको हो नेपालमा पनि विकास निर्माणको काम तीव्र रूपमा अगाडि बढाउन लागि भन्दै प्रचण्डले लगानीका लागि चिनिया व्यवसायीलाई निम्त्याउनुभयो जलविद्युत र पर्यटनको राम्रो सम्भावना रहेको नेपालमा लगानी नहुँदा समूह विकास हुन नसकेको प्रचण्डको भनाइ थियो व्यवसायीले भने लगानी मैत्री वातावरण बनाउन सुझाव दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ संविधान नबनाई स्थायी शान्ति आय संविधान बनाई स्थायी शान्ति आय लगतै लगानी गर्न आफूहरू तयार रहेको व्यवसायीहरूको भनाइ थियो देङसिया ओपिङले नमुना सहरका रूपमा विप्रचण्ड भोलि काठमाडौँ फर्कने कार्यक्रम रहेको छ फेरि पनि विकास निर्माणकै प्रसङ्ग प्रत्येक वर्ष पुष महिनादेखि वैशाख महिनासम्म राजधानी उपत्यकामा पिउने पानीको अभाव हुने गरेको छ रहरमा गाग्री र जर्किनमा लामो लाइन लाग्ने गरेको छ भने ट्याङ्करहरूलाई भ्याइ नभ्याइ हुने गरेको छ यही समयमा भूमिगत पानीका स्रोतहरू पनि सुक्ने गरेकाले राजधानीमा पानीको हाहाकार नै हुने गरेको छ राजधानीलाई पानी खुवाउने जिम्मा दिइएको केयुकियल पानीको न्यून आपूर्ति र बढ्दो मागका कारण उपभोक्ताको गुनासोलाई जवाबसम्म फर्काउन सक्ने अवस्थामा छैन भई स्रोत परिचालन गर्दा पनि राजधानीमा जनताको प्यास मेटापछि केयुकेएलका कर्मचारी गुनासो लिएर आउने उपभोक्तालाई मेलम्ची आएपछि मात्रै पर्याप्त पानी खाना खाने खाना दिने जवाब दिने गरेका छन् यत्रो वर्ष भयो त्यत्रो अरबको ऊ चाहिँ प्रोजेक्ट छ के छ कहिले ठेकेदारको के भन्ने छ के भन्ने छ कहिले काम भइरहेछ मलाई चाहिँ लाग्दैन कि यो चाहिँ छिट्टै नै चाहिँ यो हुन्छ काठमाडौँ पानी मेलम्चीको पानी आएर चाहिँ राजधानीवासीले चाहिँ पानीबाट मुक्ति पाउलान् भन्ने चाहिँ मलाई लाग्दैन मेलम्चीको पानी ल्याइदिन्छु भन्नेहरू आज कहाँ पुगिसक्नु हो आजसम्म पनि मेलम्ची आएको छैन होइन मेलम्ची भनेर भोट माग्ने एउटा ऊभन्दा अरू केही पनि मैले देखाएको छैन है सायदमा यो मेलमजी पनि अब त्यतिकै होला त्यतै त्यतै हराउँछ होला जस्तो लाग्छ पिउने पानीका लागि सङ्घर्ष गरिरहेका राजधानीवासीलाई मेलम्चीको पानी काठमाडौँ ल्याउने आश्वासन अब मजाक जस्तो बन्न थालेको छ मेलम्चीको सपना देख्न छाडेका उनीहरू बढ्दो जनसङ्ख्या र घट्दो आपूर्तिका बीच आगामी दिन कसरी काट्ने भन्ने चिन्तामा छन् सार्वजनिक धारामा लागेका लामा लाइन र एक जर्किन पानीका लागि हुने गरेको तछाड मछाडबाट पनि पानीका लागि भविष्य झन चुनौतीपूर्ण भएको बुझ्न गाह्रो छैन राजधानीमा दैनिक पैतिस करोड लिटर पानीको आवश्यकता छ तर आपूर्ति भने जम्मा नौ करोड लिटर यही तथ्याङ्कका आधारमा हेर्ने हो भने पनि राजधानीलाई अझै छब्बिस करोड लिटर पानीको आवश्यकता रहेको छ झन्डै चार भागको एक भाग पानीले मात्रै गुजारा गर्न बाध्य राजधानीवासीलाई राहत दिने केयुकेएलसँग कस्ता उपाय छन् त प्रवक्ता मिलन कुमार साक्य अहिले माग पैतिस करोड लिटर प्रतिदिन आपूर्ति नौ करोड लिटर प्रति दिनमा पनि थप गर्नको लागि पन्ध्रवटा ट्युबवेल खन्ने काम भइरहेछ यता मेलाम्चीको पानी आउनको तयारी स्वरूप चाहिँ पाइपलाइनहरू बिछाउने कामहरू पोखरीहरू डिजाइन गर्ने कामहरू भइरहेको भूमिगत पानीको अत्याधिकका कारण पानीका स्रोत घट्दैछन् छन् भने जमिन पनि कमजोर बन्दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् तर जोखिम मोल्नु मेलम्ची कुर्नु बाहेक अन्य विकल्प राजधानीवासीसँग छैन के मेलम्चीको पानी राजधानी ल्याउने योजना सपना मात्र भएको हो त पत्रकार विकास थापा नेपालमा चाहिने जुनसुकै आयोजनाहरू पनि एउटा सपना बनेका छन् चाहे त्यो जलविद्युत होस् अथवा पनि होस् र अब हिजोन जीवन वृहत ठुलो आयोजना भएको हुनाले यसका चाहिँ दोनों स्थानीय बासिन्दासम्मको विवादहरू व्यापक छ र यसले गर्दाखेरि यो एउटा काठमाडौँवासीको लागि सपना जस्तो भएको चाहिँ नि यो आयोजना अगाडि बढाउने हो भने कमिटमेन्ट चाहिँ छ ल एन्ड अर्डर लागू हुनुपर्छ मेलम्चीबाट सन् दुई हजार चारसम्म सत्र करोड लिटर पानी राजधानी ल्याउने लक्ष्य पटक पटक सर्दै सन् दुई हजार सत्रसम्म पुगेको छ फेरि पछिल्लो समय विवादका कारण छ महिना यता काम ठप्प भएको छ पटक पटक बल्झिएको विवाद सुस्त निर्माण गति र राजनैतिक हस्तक्षेपलाई हेर्दा लाग्छ सार्वजनिक धारामा जर्किनका आवाज अझै थुप्रै वर्षसम्म बजिरहनेछन् नेपाल नेपालवाणी नेटवर्कका लागि प्रकाश ढकालको रिपोर्ट राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला मुटु छाती पेट तथा मधुमेह रोगका बिरामीहरूका लागि सुवर्ण अवसर यस अश्विनी केयर पोलिक्लिनिक प्राली रत्नगर एक बकुलरमा चितवन मेडिकलका वरिष्ठ फिजिसियन डाक्टर विधान श्रेष्ठ मुटु छाती पेट तथा मधुमेह रोग विशेषज्ञ यही मिति दुई हजार सत्तरी वैशाख सात गते शनिबारका दिन यस पोलिक्लिनिकमा आउँदै हुनुहुन्छ निम्न समस्या भएका बिरामीहरूको परीक्षण गरिने हुँदा समयमा नै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन सबैमा जानकारी गराइन्छ समस्याहरू मुटुको ढुकढुकी बढ्ने तथा मुटु हल्लने डर लाग्ने श्वास फेर्न गाह्रो हुने तथा निसासिने पेट पोल्ने छाती दुख्ने रक्तचाप तथा प्रेसरका बिरामीहरू भोग तिर्खा पिसाब बढी लाग्ने शरीरको तौल घट्दै जाने बढी कमजोरी रिङ्गटा लाग्ने थकावट महसुस हुने तथा ओठ मुख सुक्ने मधुमेहका बिरामीहरू परीक्षण हुने मिति स्थान र समय दुई हजार सत्तरी वैशाख सात गते शनिबार बिहान आठ बजेदेखि अश्विनी केयर पोलिक्लिनिक प्राली रत्नगरेक मे मेन रोड बकुलर चितुवन दूरसञ्चार जाने बाटो अगाडि फोन शून्य छप्पन्न पाँच साठी एक सय सतासी अन्ठानब्बे चार त्रिपन्न सत्तालिस सात सय र अन्ठानब्बे चार पचपन्न एकानब्बे शून्य बयासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ विषयहरूमा जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा गराउन सफल यस माउन्ट एभरेस्ट साथ वर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरी कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस मुख्य खबरमा अब बाँकी प्रसङ्ग एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले मधेसी र जनजाति दलहरूसँग तालमेल गरेर भए पनि आगामी संविधान सभा चुनावमा दुई तिहाई मत ल्याउने दावी गर्नुभएको छ आफ्नो पार्टीले दुई तिहाई मत नल्याए संविधान नै नबन्ने दावी गर्दै गजुरेलले मधेसमा पार्टीको पकड राख्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो सरलाईको हरियोनमा पत्रकारहरूसँग कुरा गर्दै एकीकृत माओवादीको मधेस ब्युरो इन्चार्ज समेत रहनुभएका गजुरेलले निर्वाचनको मिति घोषणा नभए पनि चुनावको तयारी तयारी भने भइरहेको प्रश्न पार्नुभयो मिति घोषणा सन्तुष्टि जनाउँदै गजुरेलले कार्तिकमै निर्वाचन गर्ने गरी भए पनि अहिले मिति घोषणा गर्नुपर्ने उहाँको भनाइ छ यस अघि पनि एकीकृत नेकपा माओवादीले तत्काल मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको थियो सरकारले मिति घोषणा नगरेको भन्दै एकीकृत माओवादी रुष्ट बन्दै आएको छ आफ्नो पार्टी संघीयता पक्षधर भएकाले मधेसी जनमत आफूहरूसँगै रहेको पनि गजरेलले दावी गर्नुभयो यसै गरी रुकुमको नुवाकोट डाँडा पुग्नुभएका सोही पार्टीका अर्का नेता जनार्दन शर्माले कार्तिक सत्ताइस वा अठाइस गते चुनाव गर्ने तयारी भइरहेको बताउनु भएको छ स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा उहाँले चुनावले मात्र देशमा स्थिरता र विकासको बाटो देखाउने बताउनुभयो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि चिनिया राजदूत भू जुन्ताईले भेटवार्ता गर्नुभएको छ कोइराला निवास महाराजगञ्जमा आज भएको भेटमा नेपालको पछिल्लो राजनैतिक अवस्थाको विषयमा छलफल भएको थियो छलफलमा राजदूत जुन्ताईले आगामी संविधान सभाको चुनावमा चिनले गर्न सक्ने सहयोगका बारेमा जिज्ञासा राख्नु भएको थियो उहाँले स्वतन्त्र तिब्बतका विषयमा पनि कुरा उठाउनु भएको स्रोतले बताएको छ जवाफमा कोइरालाले बहिष्कारमा लागेका लागेका दलहरूलाई समेत चुनावका लागि ल्याउनका लागि अहिलेसम्म भइरहेको प्रयास सकारात्मक भइरहेको जानकारी दिनुभयो नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले नेपालमा धेरै प्रदेश सहितको संघीयताका पक्षमा भारत र चीन पनि नरहेको खुलासा गर्नुभएको छ सुनसरीको इनरुवामा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले नेपालमा धेरै प्रदेश सहितको संघीयता बने त्यो भारत र चीनका लागि पनि प्रतिकूल नहुने नेपाल संख्याको संघीयता यो भारतको सुरक्षाका लागि पनि चुनौती हुने उहाँको भनाइ छ नेपालमा धेरै संघीयता बनाइए तिब्बतमा जनजुलनलाई फाइदा पुग्न सक्ने भएकाले चीन पनि नेपालमा धेरै प्रदेश नहोस् भन्ने पक्षमा रहेको कोइरालाको भनाइ छ नेपाली काङ्ग्रेस संघीयताका पक्षमा रहेको बताउलाले मधेस माप्ता ब्रिसले मधेस नीति तय गर्न आवश्यक भएको बताउनुभयो नेपाली कङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज आफ्नो त्रिचालिसौँ स्थापना दिवस मनाएको छ यसै अवसरमा जातीयता होइन आत्मीयता साम्प्रदायिक होइन राष्ट्रियता कार्यक्रम पनि गरिएको छ कार्यक्रममा काङ्ग्रेस नेता गोपाल मान श्रेष्ठले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहमतिमा नल्याएसम्म चुनाव हुन नसक्ने बताउनुभयो उहाँले वैद्य र उपेन्द्र यादवलाई पाखा लगाएर नसक्ने ठोकुवा गर्नुभयो सरकारले एक महिनासम्ममा पनि चुनावका लागि खासै गृह कार्य नगरेको आरोप लगाउँदै उहाँले यस्तै भइरहे मक्सिरमा पनि चुनाव हुन सक्नेमा आशंका व्यक्त गर्नुभयो काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सक्रियतामा दुई हजार सत्ताइस साल वैशाख अर्थात् आजकै दिन नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो तर पछिल्लो समय आन्तरिक विवाद नेताका विलासी जीवनशैली र शैक्षिक मुद्दाबाट नेविसङ विमुख हुँदै गइरहेको आरोप लागिरहँदा यसको भूमिका खुम्चिएको टिप्पणी पनि हुन थालेको छ नेविसङको भूमिका खुम्चिनुमा मुख्यत सङ्गठनभित्रको निरन्तरको विवाद नै प्रमुख कारण रहेको देखिन्छ एक रिपोर्ट राष्ट्रिय राजनीतिमा मादपार्टी जस्तै त्रिचालिस वर्षसम्म नेविसङ शैक्षिकमा मियो बन्दै आएको हो विद्यार्थी हकितका विषय हुन् वा राजनीतिक आन्दोलन नेविसङ्घको उपस्थिति परिवर्तनलाई ठुलै ऊर्जा दिने गरेको थियो तर पछिल्लो समय आन्तरिक विवाद पदको झगडा पार्टीको हस्तक्षेप जस्ता विषय नेविसङ्घको भूमिका घट्दै गएको महसुस हुने गरेको छ किन कमजोर बन्दैछ त नेविसङ्घ समय सापेक्ष मुद्दा निर्माण गर्न नसकेको आफ्नो वर्गीय हकितका निम्ति लाग्न नसकेको अनि तेस्रो कुरा आफैभित्रका समस्याहरूमा रुमलिएको स्थितिका कारणले नेपाल विद्यार्थी सङ्घ पनि जुन भूमिका सहित अगाडि आउनुपर्ने थियो त्यो ढङ्गबाट आउन नसकिरहेको स्थिति हामी सबैले महसुस गरिरहेका छौँ दुई हजार चौसठी साल जेठ सोह्र गते चितवनमा भएको महाधिवेशन पछि विवादको कारण नेवी सङ्घले नयाँ महाधिवेशन गर्न सकेको छैन महाधिवेशनका लागि भनेर छ महिनाका लागि गठन गरिएको तदर्थ समितिले चौध महिना बितिसक्दा पनि नयाँ महाधिवेशनको मिति तय गर्न भित्रको यस्तो अस्थिरताका बीच नेवी संघले विद्यार्थीका शैक्षिक मुद्दालाई दृढताका साथ अगाडि बढाउनेमा शङ्का गर्ने ठाउँ छ किन मिल्न सकिरहेको छैन त विवाद नेभी संघका अध्यक्ष रञ्जित कर्ण नेपाली काङ्ग्रेसको जो एउटा ग्रुपको विभाजन नेपाल विद्यार्थी सङ्घमा आओ र सँगसँगै नेपाल विद्यार्थी सङ्घकाले गर्दाखेरि नेपाली काङ्ग्रेसको विभाजन रेखा टुर्नु भन्ने हाम्रो मान्यता हो र यहाँ सबैले नेपाल विद्यार्थी एउटा विद्यार्थी शक्ति ठुलो एउटा चाहिँ युवा शक्तिको जमात भएको हुनाले यसलाई कुनै न कुनै किसिमले यसलाई चाहिँ आन्तरिक विवाद गरेर नेपाल विद्यार्थी सङ्घको लाई कमजोर पारेर नेपाली काङ्ग्रेस कमजोर पार्ने शक्तिहरू पनि सक्रिय छन् निवर्तमान अध्यक्ष पौडेल र वर्तमान अध्यक्ष कर्णराबाट पनि नेपी सङ्घभित्रको विवाद तत्काल अन्त्य हुने देखिँदैन विद्यार्थी नेताहरूलाई पार्टीका नेताहरूले आफू अनुकूल प्रयोग गर्न खोज्दा विवाद साम्य हुन भन्दा चर्किँदै गइरहेको छ फेरि विवाद मिलाउन पार्टीले गठन गरेको समितिको काम पनि त्यति छैन नेविसङ्घको विवाद किन अल्झिरहेको छ नेविसङ्घभित्र विवाद मिलाउन पार्टीले गठन गरेको समितिका संयोजक नवीन्द्र राज जोशी मुख्य त हेर्नुहोस् छ वर्ष सात वर्षदेखि नेविसङ्घमा अब अधिवेशन भएको छ सात वर्ष भयो दुईटा पार्टी जोडिएर दुईटा पार्टी एक भएर आएको नेविसङ्घ छ छ सात वर्षको अधिवेशन भएको छैन नौ वर्षदेखि एउटै जिल्ला सभापति छन् क्याम्पसमा काम गरिरहेका छन् यी सबै छन् अधिवेशनको क्रममा अगाडि चाहिँ बढेको छ रविशङ्कर साथीहरूका बिचमा विवाद छन् त्यो एकै दिनमा दुई दिनमा छोटो समयमा हामी सबै समस्या समाधानको होइन मूलत हामीले अब अरूलाई चाहिँ टार्गेट गरेका छौँ त्यो वातावरण बनाउनको लागि समय त लाग्छ नेवि भित्रको विवाद मुख्यत पदका लागि भएको देखिन्छ पार्टीका नेताहरू गुहारेर पदमा पुग्ने लालसाका कारण नेविसङका नेताहरू विधि प्रक्रियाबाट मोडिएका छन् यसलाई रोक्न पार्टीले तत्काल निर्वाचित कार्य समितिलाई जिम्मा दिनुको विकल्प छैन नेपाल बाणी नेटवर्कका लागि सिन्धु ढकालको रिपोर्ट अखिल नेपाल शिक्षक संगठन काठमाडौँ जिल्ला समितिले जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अरियाल समक्ष छब्बिस बुधे ज्ञापन पत्र बुझाएको छ विद्यालयका कर्मचारी एवं शिक्षकहरूको पेसागत तथा आर्थिक देशभरका छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाएको छ आज खुवाउन छुटेका बालबालिकालाई भोलि पनि खुवाइने भएको छ बिहानदेखि देशभरिका सबै नगरपालिका र गाउँ विकास समितिका हरेक वडामा तोकिएका केन्द्रहरूमा महिला स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन जुकाको औषधि खुवाएका हुन् कार्यक्रममा त्रिपन्न हजार महिला स्वास्थ्य स्वयंसेवीका परिचालन गरिएको छ तर महोत्तरी जिल्लाको उत्तर पूर्वी क्षेत्रमा बङ्गा समितिमा तीन हजार भन्दा बढी बालबालिका जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाइने कार्यक्रमबाट वञ्चित भएका छन् सरकारले जिल्ला स्वास्थ्य कार्य वर्ष मुनिका बालबालिकालाई आज र भोलि दुई दिन गरेको जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाइने अभियान चलाए पनि स्वयंसेविकाले असहयोग गरेपछि बाल बालिका कार्यक्रम वञ्चित भएका हुन् सरकारले वर्षेनी सञ्चालन गर्दै आएको यो कार्यक्रममा आफूहरूका लागि समेत केही रक्षा गरिएको भए पनि लोहारपट्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख विनोद यादव र बङ्गा स्वास्थ्य चौकीका इन्चार्ज श्याम चौधरीले रकम गोलमाल गरेको भन्दै उनीहरूले असहयोग गरेका हुन् राष्ट्रिय खबरमा अब खबर छोट जिल्ला वन कार्यालय नुवाकोटले नुवाकोटको बेलकोट गाउँ विकास समितिको अमारेमा एकजना एकजनालाई जङ्गलमा डडेलो लगाइरहेको अवस्थामा पक्राउ गरेको छ बेलकोट गाउँ विकास समितिको गाउँ विकास समितिको कार्यालयका सहयोगी ओमराज तिवारीलाई डडेलो लगाइरहेको अवस्थामा वन कार्यालयले भेटाएपछि पक्राउ गरेको हो नवलपरासी जिल्लामा झन्डै आठ वन क्षेत्र अतिक्रमण गरिएको पाइएको छ जिल्लाको राजमार्ग क्षेत्रका करिब छ हजार सात सय हेक्टर वन क्षेत्र अतिक्रमण भएको सहायक वन अधिकृत लाल बहादुर कुर्मीले जानकारी दिनुभयो बाँकेको सोनापुर गाउँ विकास समिति वडा नम्बर चारमा रहेको पोखरीमाको मृत्यु भएको छ सोनापुरको इट्टा भट्टीको पोखरीमा डुबेर एघार वर्षका रामचरण यादव र तेह्र वर्षका मटु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ चितवनको पतिहानामा पतिहानीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा परि कठार तिनका तेह्र वर्षीय सुनिल गिरीको मृत्यु भएको प्रहरीलाई उद्धित गर्दै सहकर्मी ध्रुवराज खनालले जनाएका छन् यस्तै भरतपुर स्थित नेपाल पोलिटेक्निकल इन्स्टिच्युटका विद्यार्थी मोटरसाइकल दुर्घटनामा परि मृत कलेजका अनेरा सेविका क्याम्पस कमिटिका सदस्य कुशल खड्का मोटरसाइकल दुर्घटनामा परि आज बिहान मृत्यु भएको हो बाँकीको नेपालगञ्ज नगरपालिकामा एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा एकीकृत शहरी विकास कार्यक्रम सञ्चालन गरिएको छ इलाम नगरपालिकामा सुरु भएको हरित नगर अभियानलाई सफल पार्नका लागि एक संस्थाले रु उना लाख आर्थिक सहयोग गर्ने भएको छ डडेलधुरालाई यसै वर्ष असार मसान्तभित्र खुल्ला देशामुक्त जिल्ला घोषणा गरिने भएको छ आज डडेलधुराको जिल्ला मितिमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी विभिन्न सरकारी कार्यालयका प्रमुख जिल्लाभरिका गाविस सचिवहरू राजनैतिक दलका प्रतिनिधिले डडेलधुरालाई मसान्तभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कबुल गरेको गणेश ठगुन्नाले जनाएका छन् र नेपाली हिन्दूहरूले आज रामनवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी माएका छन् भगवान श्रीरामको सम्झनामा राम मन्दिरमा पूजा पाठ गरिएको हो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला राम नवमी तथा चैते दसैँको अवसरमा मापुर युवा समाज प्रस्तुत गर्दछ विविध खेलकुद तथा सांस्कृतिक महोत्सव खेलकुद तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू खुल्ला नकआउट भलिबल प्रतियोगिता दर्ता शुल्क दुई हजार एक रुपियाँ प्रथम पुरस्कार ट्रफी तथा प्रमाण पत्र द्वितीय पुरस्कार दस हजार खसी ट्रफी तथा प्रमाण पत्र खुल्ला नृत्य प्रतियोगिता दर्ता शुल्क एक सय एक रुपियाँ प्रथम पुरस्कार रु पाँच हजार ट्रफी तथा प्रमाण पत्र द्वितीय पुरस्कार तिन हजार ट्रफी तथा प्रमाण पत्र तृतीय पुरस्कार दुई हजार ट्रफी तथा प्रमाण पत्र र सान्तना पुरस्कार एक हजार ट्रफी तथा प्रमाण पत्र कार्यक्रम सञ्चालन हुने मिति दुई हजार सत्तरी वैशाख छ सात र आठ गते स्थान श्री निम्न माध्यमिक विद्यालय पिठुवा साथ माधवपुर उद्घाटन समय बिहान एघार बजे अध्यक्ष दिनेश घलान सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न सत्र दुई सय उन्तिस संयोजक राजु गुरुङ सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर दुई सय अन्ठाउन्न हार्दिक निमन्त्रणा श्री कालिका मन्दिर सेवा समिति रत्नगर आठ दूरसञ्चार टोलको आयोजनामा यही चैत उन्तिस गतेदेखि दुई हजार सत्तरी वैशाख सात गते पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गरिन्छ आयोजक श्री कालिका मन्दिर सेवा समिति रत्नगर आठ दूरसञ्चार रोड चितवन पुनश्च चैत्र उन्तिस गते पूर्वाङ्गका दिन सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ अन्तर्राष्ट्रिय खबरमा अब विदेशका खबर पाकिस्तानका पूर्व सैन्य शासक प्रवेश मुशरफलाई प्रहरी मुख्यालयको हिरासतमा पठाइएको छ यसअघि आज प्रहरीले पक्राउ गरी उनलाई अदालतमा पेश गरेको थियो अदालतले हिजो दुई दिनभित्र पक्राउन आदेश दिएपछि परिसरबाट भागेका मुशरफलाई इस्लामाबाद स्थित उनकै निवासबाट पक्राउ गरिएको हो अमेरिकाको बोस्टन सहरमा विस्फोट गराउने दुई मध्ये एकजनाको प्रहरीको कारवाहीमा मृत्यु भएको छ अमेरिकी सरकारले विस्फोट गराउने व्यक्तिको तस्बिर सार्वजनिक गरेको चौबिस घण्टा नबित्दै उनी प्रहरीको कारवाहीमा मारिएका हुन् मारिएका व्यक्तिको साथबाट विस्फोटक पदार्थ समेत बरामद भएको प्रहरीको दावी छ घटना भएको चार दिनपछि प्रहरी कारवाहीमा विस्फोट गराउने मध्ये एकजना मारिए पनि अर्का भने भाग्न सफल भएका छन् राष्ट्रिय खबरमा अब खेलकुदका खबर खेलकुद शिक्षालाई माध्यमिक तहसम्म अनिवार्य विषयको रूपमा पाठ्यक्रममा समावेश गर्ने र खेल शिक्षक उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले विद्यालय खेलकुद सञ्चालन गरेको छ कार्यक्रम अन्तर्गत दोस्रो ब्याचको लेभल एक तालिम आजदेखि ललितपुरको अन्तर्राष्ट्रिय खेलकुद परिसर साधु बाटोमा सुरु भएको छ प्रशिक्षणमा चौतिस प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ शिक्षक कोर्समा table tennis cricket football volleyball र एथलेटिक्स खेल अनिवार्य रूपमा समावेश गरिएको छ यसै गरी प्रशिक्षार्थीहरूको रोजाइमा पर्ने उसु तेकन्दु र कराते मध्ये एक खेललाई स्वैच्छिक विषयमा राखिएको राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभयो विभिन्न खेलका शिक्षकहरू तयार गरी उनीहरूलाई देशका सबै विद्यालयमा पुर्याउन शिक्षा विभाग र मन्त्रालयसँग सहकार्य गरिएको राफिकाका सदस्य सचिव युवराज लामाले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो सुर्खेतमा जारी खुल्ला जिल्ला स्थित फुटबल प्रतियोगितामा एबिसी क्लब सुर्खेत र सृजनशील युवा क्लब मेहकुना फाइनलमा प्रवेश गरेका छन् आज भएको सेमिफाइनलमा एबिसी क्लब सुर्खेतले जी अल क्लब गणेश चौरलाई तिन दुई गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ भने सृजनशील युवा क्लब मेहकुनाले छेन्चु गाउँ विकास समितिलाई एक शून्य गोल अन्तरले पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो उपाधिका लागि भोलि भिडन्त हुने भएको छ उपाधि जित्ने तीस हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले बीस हजार नगद प्राप्त गर्ने भएको छ र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले सनराइज हैदराबाद र किङ्स इलेभेन पन्जाब भेटिरहेका छन् छवटा खेल खेलेको सनराइज आठ अङ्क सहित दोस्रो तेस्रो स्थानमा रहेको छ शीर्ष दुई स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरको पनि समान आठ आठ अङ्क रहेको छ राष्ट्रिय खबर खबरका शीर्षकहरू पुनः एकपटक चुनावमा तालमेल गर्ने विषयमा काङ्ग्रेस नेताहरूकै फरक फरक मत प्रतिपक्षी दलसँग तालमेल नगर्ने देउवाको भनाई लोकतान्त्रिक शक्तिसँग सहकारी गर्नुपर्ने पौडेलको जोड वैपेन्द्रलाई सहमतिमा ल्याएर मात्रै चुन पर्ने एमाले नेता नेपालको भनाई निर्वाचनको मिति नतोकेको भन्दै सरकारसँग एकीकृत माओवादी रुष्ट गिरफ्तार गरिएका पाकिस्तानी पूर्व सैन्य प्रशास पूर्व सैन्य शासक मुशरफ प्रहरी मुख्यालयमा बन्दी अमेरिकाको बोस्टनमा विस्फोट गराउने एक संदिग्ध प्रहरी संदिग्ध व्यक्ति प्रहरी कारवाहीमा र शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद शिक्षक कोर्स सञ्चालन भारत आइपिएलका पन्जाब हैदराबाद र पन्जाब भेट्दै अवस्था नेपाल बाणी नेटवर्कको राष्ट्रिय खबर आजलाई यति नै भोलि बिहान साढे पाँच बजे प्रभात बाणी लिएर आउनेछौँ अहिलेलाई भने प्राविधिक मित्र पवनलाई धन्यवाद दिँदै धीरज र जीवन बिदा नमस्कार पृथ्वी उच्च माध्यमिक विद्यालय